तहको निर्वाचनमा प्रदेश नम्बर सातबाट तेह्र लाख नागरिकले मतदान गर्ने डडेलधुराबाट पनि झन्डै छहत्तर हजारले मतदान गर्न पाउने कैलालीको दोधा नदीमा डुबेर दुई बालिकाको ज्यान गयो महाकाली अञ्चल अस्पतालमा फार्मेसी सञ्चालनमा ढिलाइ बैतडीमा सामुदायिक वनको सहयोगमा भारतीय सीमासम्म छब्बिस किलोमिटर सडक निर्माण र राष्ट्रिय निकुञ्जमा गैडा स्थानान्तरण कार्य सुरु र धनगढीमा हुने डिपिएल क्रिकेटको लागि अस्थायी प्याराफिट सहितको क्रिकेट मैदान तयार प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा युनिटी डट कम डट इनबीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु आगामी वैशाख एकतिस गते हुने भनिएको स्थानीय तहको निर्वाचनमा प्रदेश नम्बर सातबाट तेह्र लाख व्यक्तिले निर्वाचनमा मतदान गर्न पाउने भएका छन् सात नम्बर प्रदेशबाट अठार वर्ष उमेर पुगेका र मतदाता नामावलीमा नाम दर्ता गराएका छ लाख चौतिस हजार तीन सय सतहत्तरजना पुरुष छ लाख उनासत्तरी हजार तीन सय एक्काइसजना महिला र चौधजना तेस्रो लिङ्गी गरी तेह्र लाख तीन हजार सात सय बाह्रजनाले मतदान गर्न पाउने भएका हुन् जस अन्तर्गत यता डडेलधुरामा सैतिस हजार दुई सय चौपन्न पुरुष र अडतिस हजार पाँच सय छब्बिसजना महिला गरी जम्मा पचहत्तर हजार सात सय जनाले मतदान गर्न पाउने भएका छन् जिल्लामा दुई हजार चौसठी सालको संविधान सभाको निर्वाचनमा एक लाख चार हजार एक लाख चार सय सातजना मतदाता रहेका थिए भने दुई हजार सत्तरी सालमा पैँसठी हजार आठ सय सत्ता सडसठी जनाले मतदान मतदाता रहेका जिल्ला निर्वाचन कार्यालय डडेलधुवाले जनाएको छ जिल्ला निर्वाचन कार्यालय डडेलधुवाका अनुसार मताधिकार उमेर पुगेका अनुमानित छ हजार जनाको मतदाता नामावलीमा नाम नहुँदा मतदान गर्नबाट वञ्चित हुने भएका छन् युवाहरू वैदेशिक रोजगारीमा गएको लगायत अन्य कारणहरूले पनि मतदाता नामावलीमा छुटेको हुँदा मतदान गर्न नपाउने भएको कार्यालयले जनाएको छ यस्तै बैतडीमा साठी हजार दुई सय सत्ताइसजना पुरुष चौसठी हजार पाँच सय छयानब्बेजना महिला र एक तेस्रो लिङ्गी गरी भने एक लाख चौबिस हजार आठ सय चौबिसजनाले स्थानीय तहको निर्वाचनमा मत हाल्न पाउने भएका छन् उता डोटीमा छयालिस हजार अन्ठानब्बेजना पुरुष र चौपन्न हजार सात सय उनानब्बे महिला गरी एक लाख आठ सय सतासीजनाले मतदान गर्ने भएका छन् त्यस्तै उता दार्चुलामा छत्तिस हजार छ सय एकचालिस पुरुष र छत्तिस हजार दुई सय पैँसठीजना महिला गरी बहत्तर हजार नौ सय छजनाले मत हाल्न पाउने भएका छन् यसैगरी अछाममा साठी हजार चार सय एकचालिसजना पुरुष र सडसठी हजार दुई सय उनासैजना महिला र दुईजना तेस्रो लिङ्गी गरी जम्मा एक लाख सत्ताइस हजार सात सय चौबिसजनाले मतदान गर्न पाउने भएका छन् बजाङमा सडचालिस हजार आठ सय अठासीजना पुरुष उनपचास हजार सात सय एक्काइस महिला र एकजना तेस्रो लिङ्गी गरे सन्तानब्बे हजार छ सय दसजनाले निर्वाचनमा मत हाल्न पाउने भएका छन् बाजरामा बत्तीस हजार पाँच सय एक्काइसजना पुरुष बत्तीस हजार चार सय सत्ताइस महिला र दुईजना तेस्रो लिङ्गी गरी चौसठी हजार नौ सय पचासजनाले आगामी वैशाख एकतिस गते हुने निर्वाचनमा मतदान गर्न पाउने भएका छन् कैलालीमा एक लाख अन्ठानब्बे हजार आठ सय सतासी जना पुरुष र दुई लाख पाँच हजार तिन सय छ्यासी महिला र सातजना तेस्रो लिङ्गी गरी जम्मा चार लाख तीन हजार दुई सय अस्सी जनाले निर्वाचनमा मतदान गर्न पाउने भएका छन् यस्तै उता कञ्चनपुरमा एक लाख पन्ध्र हजार चार सय बाइस पुरुष एक लाख बिस हजार तीन सय बाह्र महिला र एकजना तेस्रो लिङ्गी गरी दुई लाख पैँतिस हजार सात सय जनाले स्थानीय तहको निर्वाचनमा मत हाल्न पाउने निर्वाचन आयोगले जनाएको छ निर्वाचन आयोगले आइतबार मात्र स्थानीय तह निर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको थियो पौडी खेल्ने क्रममा कैलारीको घोडागोडी नगरपालिका स्थित दोदा नदीमा डुबेर दुई बालिकाको ज्यान गएको छ घोडागोडी नगरपालिका एक बस्ने हर्कचन्दकी दस वर्षीय छोरी पूजाचन्द र मनरूप नाथकी सात वर्षीय छोरी रोसिकाको ज्यान गएको प्रहरले जानकारी दिएको छ बालिकाहरू आइतबार मध्याहतिर घरबाट निस्केको र साँझ अबिरसम्म पनि घर नफर्केपछि घर परिवारले खोजी गर्ने क्रममा हिजो बिहान एघार बजीतिर दोदा नदीमा मृत फेला पारेका हुन् महाकाली अञ्चल अस्पतालमा फार्मेसी सञ्चालनमा थप ढिलाइ भएको छ सरकारले स्थानीय तहको निर्वाचन आचार संहिता लागू गरेपछि फार्मेसी सञ्चालनका लागि अस्पताल प्रशासनले थालेको कर्मचारी भर्ना प्रक्रिया रोकिएपछि फार्मेसी सञ्चालनमा थप ढिलाइ हुने भएको हो यसअघि पनि अस्पताल विकास समिति नहुँदा फार्मेसी सञ्चालनको प्रक्रिया समितिले पूर्णता पाएपछि मात्रै आरम्भ गरिएको थियो महाकाली अञ्चल अस्पताल विकास समितिले फार्मेसी सञ्चालनका लागि आवश्यक पर्ने एकीकृत सरहको फार्मेसिस्ट र सहायक फार्मेसिस्टका लागि आह्वान गरेको आवेदनमा दरखास्त परेको भए पनि निर्वाचन आचार संहिता लागू भएकाले छनौट रोकिएको अञ्चल अस्पतालका सूचना अधिकारी के सदत्त अवस्थीले बताएका छन् उनका अनुसार अस्पतालले आह्वान गरेको आवेदनमा अधिकृत सरहको फार्मेसिस्टका लागि दुईजना र सहायक फार्मेसिस्टका लागि नौजनाले दरखास्त फारम भरेका छन् अस्पताल प्रशासनले दरखास्त परेकाहरूको छनौट प्रक्रिया सुरु गर्ने तयारी गरिरहेका बेला निर्वाचन आचार संहिता लागू भएकाले छनौट रोकिएको सूचना अधिकारी अवस्थीले जानकारी दिएका छन् अब स्थानीय तहको चुनावपछि मात्रै दरखास्त फारम भरिकाहरूको छनौट तथा फार्मेसी सञ्चालनका लागि आवश्यक पर्ने औषधिको टेन्डर प्रक्रिया शुरू गरिने उनले बताएका छन् बैतडीको दुर्गम शिवनाथ गाउँपालिका शर्मालीमा रहेको अमरगढी सामुदायिक उपभोक्ता वनले आफ्नै लगानी मा सीमा नाका जोड्ने 26 किलोमिटर सडक निर्माण गरेको छ कुल एक करोड पाँच लाखमा सम्पन्न भएको उक्त सडकमा साबिकको शर्माली गाविसबाट पच्चिस लाख बाहेक अरू सबै रकम सामुदायिक वनको लगानीमा निर्माण भएको अमरगढी सामुदायिक वनका सदस्य कर्णसिंह साउदले जानकारी दिएका छन् सडक निर्माणका लागि टेन्डर आह्वान गरी ठेक्का दिइएको हो शिवनाथ गाउँपालिकाको सुलेखानदेखि नेपाल भारत सीमा जोड्ने नागार्जुन घाटसम्मको उक्त छब्बिस किलोमिटर सडक निर्माण गरिएको हो अमरगढी सामुदायिक उपभोक्ता वनले हिमाल रोजिन कम्पनीसँग सल्लाहको खोटो सङ्कलन गर्न दिने गरी सम्झौता गरिएको उनले बताएका छन् सुलेखानदेखि बस्कोटीसम्मको एघार किलोमिटर सडक गत वर्ष निर्माण गरिएको हो भने बस्कोटीदेखि नागार्जुन घाटसम्मको पन्ध्र किलोमिटर सडक यो वर्ष निर्माण सम्पन्न भएको जनाइएको छ हिमाल रोजिन कम्पनीलाई अझै पनि चालिस लाख तिर्न बाँकी रहेको समेत साउदले जानकारी दिएका छन् हाल उक्त सडक निर्माण भएपछि त्यो क्षेत्रका नागरिकलाई सजिलो भएको शिवनाथ एक्की कमला चाँडले बताएकी छिन् तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio Unity dot com dot Unity खबर सुनिरहनु भएको छ कञ्चनपुरको बेलौरीमा विद्युत प्राधिकरणको चरम लापरवाहीका कारण रेडियो प्रसारण बन्द भएको छ हिजो बेलौरीको बस पार्क नजिकै रहेको विद्युत ट्रान्सफर्मरमा आएको खराबीले रेडियो बेलौरीको रेडियो ट्रान्समिटरमा क्षति पुगेको हो विद्युत लाइन खराब छ भने नेपाल विद्युत प्राधिकरण शाखा बेलौरीलाई बारम्बार जानकारी गराउँदा समेत गर्मीयाममा सधैँ यस्तै हुन्छ भन्दै व्यवस्था गर्ने विद्युत प्राधिकरणको चरम लापरवाही देखिएको रेडियो बेलौरीका स्टेसन म्यानेजर हरिशन्द बागले आरोप लगाएका छन् केही दिन अगाडिदेखि नै बेलौरीको बस पार्कदेखि पश्चिम कलकत्ता हुँदै बेलडाँडीसम्म जोड्ने विद्युत लाइनमा खराबी आएको भए पनि हरेक वर्ष गर्मीमा भार बढी भएर लाइन आउने जाने हुने गरेको भन्दै लापरवाही गरेपछि रेडियो ट्रान्समिटर र अन्य स्थानीयवासीका विद्युतीय सामग्रीहरूमा क्षति पुगेको उनले जानकारी दिएका छन् चितौन राष्ट्रिय निकुञ्जबाट शुक्ला फाँट राष्ट्रिय निकुञ्जमा गैडा स्थानान्तरण गर्ने कार्य हिजोदेखि सुरु गरिएको छ चितुनबाट शुक्ला फाँटामा एक भाले र चार पोथी गैँडा स्थानान्तरण गरिँदैछ यसै क्रममा हिजो बिहान दस बजेर चौबिस मिनट जाँदा निकुञ्जको सुखी भारको घाँसे मैदानमा एउटा भाले गैँडालाई बेहोस बनाउने औषधि राखिएको बन्दुक हानेर स्थानान्तरणका लागि ट्रकमा राखिएको छ साँझसम्ममा सोही क्षेत्रबाट अर्को एक पोथी गैँडा डाट गरी शुक्ला फाटा का लागि तयारी गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कणेलले बताएका छन् पहिलो भाले गणेलाई निकुञ्जका प्राविधिज्ञ तीर्थबहादुर लामाले रुखमा चढेर डाँट गरेका थिए डाँट गरेको पाँच मिनटमा गैँडा घाँसे मैदानमा ढलेको प्रमुख संरक्षण अधिकृत कणेलले बताएका छन् तीसवटा हात्तीले घेराहारी गैँडालाई बीचमा पारेर डाँट गरिएको थियो धनगढीमा यही चैत सत्ताइस गतेदेखि सुरु हुन लागेको सगरमाथा धनगढी प्रिमियर लिग अर्थात् डिपिएलको लागि अस्थायी सहितको क्रिकेट मैदान तयार गरिएको छ सेत्याञ्चल प्रहरी कार्यालयको मैदानलाई अन्तर्राष्ट्रिय खेल खेल्न सकिने मापदण्डको क्रिकेट मैदानमा परिणत गरिएको छ तयार भएको मैदान अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको रहेको क्युरेटर अजय बहादुर पाण्डेले बताएका छन् गत माघ दस गतेदेखि नै मैदान निर्माण कार्य थालिएको थियो विगत वर्ष सोही ठाउँमा भएको प्रतियोगितामा तीव्र गतिका बलरहरूलाई पिचले साथ नदिएको अवस्थालाई मध्यनजर गर्दै यो वर्ष सुधार गरिएको छ यसपालि बीचमा घाँस छोडिएका अरे तीव्र गतिका बलर र ब्याट्सम्यान दुवैले आफ्नो कला देखाउन पाउने क्युरेटर पाण्डेले बताएका छन् यसकारण विगतभन्दा यो वर्ष मैदानको स्वरूपमा नयाँपन पनि देखिएको छ गत वर्ष यस वर्ष तयार भएको मैदानले फिल्डरहरूलाई अझ बढी साथ दिने धनगढी क्रिकेट एकाडेमीका प्रशिक्षक किशन महतले जानकारी दिएका छन् मैदानको उत्तर र पश्चिमतर्फ फलामको पाइप जोडेर अस्थायी फेराफिट समेत बनाइएको छ धनगढीको क्रिकेट इतिहासमा यो पनि एउटा नौलो प्रयोग हो करिब तीन हजार दर्शक अट्ने अस्थायी फेराफिट निर्माण गरिएको प्रतियोगिताका संयोजक सुभाष साईले जानकारी दिएका छन् विगतमा दर्शकहरू रूखमा चढेर खेल अवलोकन गरेकाले उनीहरूको सुविधाका लागि यस वर्ष अस्थायी फेराफिट बनाइएको उनले बताएका छन् वैशाख नौ गतेसम्म सञ्चालन हुने डिपिएलमा मुलुकभरिबाट छवटा टिमको सहभागिता रहनेछ नयाँ वर्ष दुई हजार चौहत्तर सालको अवसरमा बैतडीमा खुल्ला क्रिकेट प्रतियोगिता हुने भएको छ आउँदो वैशाख तीन गतिबाट कुलतडी मेलमिलाप क्लबको आयोजनामा खुल्ला क्रिकेट प्रतियोगिता हुन लागेको हो प्रतियोगितामा पहिलो हुनेलाई पाँच हजार दोस्रो हुनेलाई तीन हजार पाँच सय र तेस्रो हुनेलाई दुई हजार पाँच सय पुरस्कार दिने जनाइएको छ खेल साबिकको विशालपुर गाविसको कोलतडी खेल मैदानमा वैशाख तीन गतिबाट सुरु हुने कोलतडी मेलमिलाप क्लबका अध्यक्ष प्रवीण चन्दले जानकारी दिएका छन् कोलतडी मेलमिलाप क्लबले गत वर्षदेखि नियमित रूपमा सञ्चालन गर्दै आएको